पर्नु भएको छ विवाद र विरोधका बीच संवैधानिक परिषदले लोकमान सिंह कार्कीलाई अख्तियार दुरूपयोग अनुसन्धान आयोगको प्रमुखमा सिफारिस गरेपछि दलहरूले छलफल गर्ने भएका छन् नेपाली काङ्ग्रेस र नेकपा एमाले कार्कीको सिफारिस रोक्न थप कदम चाल्ने वा पछि हट्ने भन्ने विषयमा छलफल गर्दैछन् आज दुई दलले संयुक्त बैठक बोलाएको ती दलका नेताहरूले बताएका छन् एमाले प्रवक्ता प्रदीप गेवालीले कार्कीका विषयमा एमाले असहमति पत्र बुझाउने र काङ्ग्रेससँग पनि छलफल गर्ने तयारी भइरहेको बताउनु भएको छ ठाउँ र समय तय भइ नसकेको उहाँले बताउनु भएको छ हिजो बसेको संवैधानिक परिषदको बैठकले अख्तियारमा सहित लोकसेवा आयोगका कैयोदेवी एमी र महालेखा परीक्षकको कार्यालयमा भानुप्रसाद आचार्यलाई सिफारिस गरेको छ अनुमोदनका लागि हिजो नै संवैधानिक परिषदले राष्ट्रपति कार्यालयमा पठाइसकेको छ यसैबीच कार्कीको सिफारिस विरुद्ध बिहान विद्यार्थी संगठनहरूले क्याम्पस अगाडि विरोध प्रदर्शन गरेका छन् राजधानीका क्याम्पस अगाडि चक्काजाम र नाराबाजी गरेर विरोध गरेको ती संगठनहरूले जनाएका छन् त्यस्तै कार्कीको सिफारिस रोक्न माग गर्दै नागरिक समाजका अगुवाहरूले दिउँसो शीतल निवासमा धरना दिने भएका छन् दिउँसो तीन बजे राष्ट्रपति कार्यालय शीतल निवासमा धर्ना दिने नागरिक अगुवाहरूले बताएका छन् अन्तरिम मन्त्री परिषदका अध्यक्ष खेलराज रेग्मीले कूटनीतिक भेटवार्ता जारी राख्नु भएको छ केही दिन यता विभिन्न देशका नेपाल स्थित राजदूतसँग भेटवार्ता जारी राख्नुभएका रेग्मीले आज पनि नेपालका लागि अमेरिकी राजदूतसँग भेट गर्दै हुनुहुन्छ दिउँसो एक बजे प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयमा हुने भेटवार्तामा नेपाल र अमेरिका बीचको सम्बन्ध र नेपाललाई गर्न सक्ने सहयोगका विषयमा छलफल हुनेछ आज रेग्मीले दुई बजेपछि नेपालमा रहेको फिनल्याण्डको टोलीले भेट गर्नेछ त्यसअघि संयुक्त राष्ट्रसंघका लागि नेपालका रेग्मीका स्थायी प्रतिनिधि ज्ञानचन्द्र आचार्यले पनि रेग्मीसँग भेट गर्दै हुनुहुन्छ भेटमा संयुक्त राष्ट्र संघले नेपालका बारेमा लिइरहेको चासो र शान्ति प्रक्रियाका बाँकी कामका विषयमा छलफल हुनेछ एकीकृत नेकपा माओवादी र नेकपा माओवादी बीच चुनावी रणनीतिका विषयमा आज छलफल हुने भने पनि अहिलेसम्म समयको टुङ्गो लाग्न सकेको छैन आज वार्ता गर्ने भन्ने विषयमा छलफल भए पनि अहिलेसम्म टुङ्गो नलाएको ती दलका नेताहरूले बताएका छन् पार्टी विभाजनपछि आरोप प्रत्यारोपमा उठेका एकीकृत माओवादी र नेकपा माओवादी बीच चुनावी रणनीति सहकारी र पछिल्लो राजनैतिक विवादका विषयमा छलफल गर्ने तयारीमा छन् नेकपा माओवादीका सचिव देव प्रसाद गुरूङ वार्ताको समय पक्का भइ नसकेको बताउनु भएको छ वार्ता गर्ने भन्ने त हो गुरुङले भन्नुभयो तर हुन्छ कि हुन्न त्यो पनि पक्का छैन समय पनि तय भएको छैन वार्ता भए उच्च स्तरीय राजनीतिक समितिमा नेकपा माओवादीको सहभागिता चुनावमा सहभागिताका लागि उसले राख्दै आएका मागका विषयमा पनि छलफल हुनेछ भारत र चीनबीच लामो समयदेखि विवादित रहेको लद्दाख सीमा क्षेत्रको विवाद तत्कालका लागि सुल्झिएको छ लद्दाखको दौलत बेग ओल्डी इलाकामा रहेका चीन र भारतीय सेनाका क्याम्प हटाएर सीमा विवाद टुङ्गाइएका हुन् भारतीय समाचार एजेन्सी प्रेस ट्रस्ट अफ इन्डियाका अनुसार दुवै देशको कूटनीतिक तहमा भएको वार्ता सकारात्मक भएपछि विवादित क्षेत्रबाट सेना फिर्ता गरिएको हो गत अप्रेल पन्ध्र तारिकमा चीनले उन्नाइस किलोमिटर सीमा मिचेर भारतीय आफ्नो भूमिमा सेना राखेको भारतले आरोप लगाएको थियो यद्यपि चीनले उक्त आरोपको खण्डन गर्दै आफ्नै भूमिमा सेना राखेको बता भएको थियो भारतीय विदेश सचिव सञ्जन कथाई लगायत कूटनीतिक तहका व्यक्तिहरूले चीनसँग सीमा वार्ता गरी विवाद अन्त्य गरेका हुन् गए र पछि कम्तीमा पाँच पटक भएको सीमा वार्ताले समस्या सुल्झाएको भारतीय संचार माध्यमको भनाइ छ र नेपालले ICC world cup league division थ्रीको विजेता बनेको छ बर्मुडामा नेपाली समय अनुसार आइतबार राति भएको खेलमा युगाण्डालाई पाँच विकेटले पराजित गर्दै उपाधि विजेता भएको हो एक सय बाहन्न रनको चुनौती पाएको नेपालले उन्चालिस दशमलव दुई ओभर खेल्दै पाँच विकेटको क्षतिमा निर्धारित लक्ष्य पूरा गरेको थियो जित दर्ताका लागि सरद शरद भेसवाकरले नट आउट पचास रन बनाए भने पृथ्वी बास्कोटाले पनि नट आउट उन्नाइस रन बनाएका थिए त्यस्तै प्रदीप एरीले साठी रन बनाएका थिए भने विनोद भण्डारी र ज्ञानेन्द्र मण्डलले पाँच पाँच रन बनाएका थिए भने शिव खकुरेल चार रन र पारस खड्का एक रन बनाएर आउट भएका थिए खेल अवधिभर नेपालले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 सय अडतिस मोबाइल अन्ठानब्बे चार पचास सडसठी शून्य तेत्तिस proprietor Deepak century Digpal century ए उर्मिला किन टोलाको के भयो र तिमीलाई निकै चिन्तित देख्छु नि हेर न निश्चल एउटा राम्रो कामको लागि अन्तर्वार्ता दिन गएकी थिएँ तर इङ्ग्लिस ल्याङ्ग्वेज र कम्प्युटर ज्ञानको कमीले फेल हुनु पर्यो त्यसैले नि ल त्यति सानो कुरामा पनि चिन्ता लिएर हुन्छ त जाउ न एटिट्युड मल्टी लर्निङ एकाडेमीमा एटिट्युड मल्टी लर्निङ एकाडेमी रे होइन के छ र त्यहाँ त्यस्तो लसुन तिमी जस्तो इङ्ग्लिस ल्याङ्ग्वेज र कम्प्युटरमा कमजोर हुनेहरूका लागि यस एकाडेमीले विगतका वर्षहरूमा जस्तै यस वर्ष पनि इङ्ग्लिस ल्याङ्ग्वेज र कम्प्युटरका विभिन्न कोर्सहरू धमाधम सञ्चालन गरिरहेको छ नि बरु ढिला नगरी आजै गएर आफ्नो सिट सुरक्षित गरिहाल ए त्यसो भए त म आजै गएर भर्ना भइहाल्छु अनि मेरा साथीहरूलाई पनि त्यही जान सल्लाह दिन्छु सम्पर्क multi learning multi learning academy Khairahani चार पर्सा अधिकारी प्लाजा हिमालयन ब्याङ्कको माथि सम्पर्क मोबाइल नम्बर अन्ठानब्बे चार बाहन्न छयालिस एक सय चौरात्तर अन्ठानब्बे चार त्रिपन्न पैँचालिस शून्य चौध र अन्ठानब्बे शून्य एकहत्तर उनासय तिन सय अठासी पुनश्च एसएलसी दिएर आउने विद्यार्थीहरूको लागि विशेष छुटका साथ कक्षा सञ्चालन भइरहेको छ साथै जापानिज कोरियन हिब्रू भाषाका कक्षाहरू अडियो भिजुअलका साथ सिकाइन्छ शत प्रतिशत ग्यारेन्टीका साथ आयुर्वेदिक उपचार छुटाउने दस केजीसम्म शरीरको मोटोपन घटाउने easy slim tea eight diet लिप्रो चार चार इन्चसम्म उचाइ बढाउने डाक्टर आयुर्वेद स्टेप अप दस केजीसम्म मोटोपन बढाउने बिडिपी कपाल छर्न रोकी तुरन्त उमार्ने हेयर बिल्डिङ फाइबर चौरी हटाउने ल्यान्ड